एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलबर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ प्रसारण भइरहेको अपराह चार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता अर्याल अमेरिकामा उपचार गराइरहनुभएका प्रधानमन्त्री सुशील कोइराला र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन वार्ता भएको छ दुई नेताबीच आज बिहान झण्डै पन्ध्र मिनट भएको टेलिफोन सम्वादमा मुलुकको पछिल्लो राजनीतिक अवस्था संविधान लेखन सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम लगायतका विषयमा कुराकानी भएको हो प्रचण्डको निजी सचिवालयका अनुसार त्यस क्रममा प्रचण्डले कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ प्रधानमन्त्री कोइरालाले भने पहिलो चरणको स्वास्थ्य परीक्षणको रिपोर्ट आउन ढिलाइ भएका कारण आफ्नो अमेरिका बसाइ कति दिनको हुने भन्ने टुङ्गो नलागेको बताउनु भएको छ प्रधानमन्त्री कोइरालाको म्यानहाटनमा रहेको मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा उपचार भइरहेको छ नियमित परीक्षणका क्रममा फोक्सोमा दाग देखिएपछि चिकित्सकको सल्लाहमा कोइराला अघिल्लो हप्ता अमेरिका जानुभएको हो अर्थमन्त्री डाक्टर रामशरण महतले असारको सत्ताइस गते बजेट आउने बताउनु भएको छ विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री महतले पन्ध्र गते नीति तथा कार्यक्रम घोषणा हुने र सत्ताइससम्ममा बजेट आउने बताउनु भएको छ बजेटले लगानी गर्ने वातावरण तयार गर्ने भन्दै ऊर्जा तथा कृषिलाई प्राथमिकतामा राख्ने मन्त्री महतले जानकारी दिनुभएको छ उहाँले अहिलेको अवस्थामा अधुरा रहेका आयोजनालाई पूर्णता दिने समेत सरकारले रकम विनियोजन गर्ने र आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको पनि प्रश्न पार्नुभयो प्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाश मानसिंहले सकेसम्म अधिकतम सहमतिको संविधान जारी गरिने बताउनु भएको छ पाल्पाको तानसेनमा संग्रहालयको उद्घाटन गर्दै उहाँले सकेसम्म अधिकतम सहमतिमा संविधान जारी गर्ने प्रयास गरिने बताउनु भएको छ त्यसका लागि सरकारले समन्वयकारी भूमिका निर्वाह गर्छ यदि सहमति हुन सकेन भने प्रक्रियागत रूपबाट संविधान जारी गर्छौं उहाँले भन्नुभएको छ उहाँले विधि र प्रक्रियालाई कसैले पनि अस्वीकार गर्न नहुने पनि बताउनु भएको छ मन्त्री सिंहले संविधान निर्माणको कार्यतालिका अनुसार नै संविधान सभाले काम गरिरहेको र माघ भित्रै नयाँ संविधान जारी हुने बताउनु भयो उहाँले जनताको अपेक्षा विकाससँग जोडिएकाले सरकारले विकास निर्माणका कामलाई प्राथमिकतामा राखेको पनि बताउनु भएको छ राजनीतिक संक्रमण कालको अन्त्य गर्न नसके मुलुक संकटमा फस्ने बताउँदै राजनीतिक सङ्कट अन्त्य गरी मुलुकलाई समृद्धिको बाटोमा लैजान सबै दल मिलेर अगाडि बढ्नु पर्ने बताउनु भएको छ मन्त्री सिंहले आफ्नो पार्टी कङ्ग्रेस मुलुकमा जारी राजनीतिक सङ्कटको अन्त्य गरी समृद्धिको बाटोमा लैजान सबै दललाई सहमतिमा ल्याएर सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनुभयो उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सशस्त्र द्वन्द्वका क्रममा भएका गम्भीर प्रकृतिका अपराधमा दोषीलाई सरकारले क्षमादान नदिने बताउनु भएको छ मोरङ जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवन उद्घाटनपछि गृहमन्त्री गौतमले यस्तो बताउनु भएको हो उहाँले सत्य निरूपण तथा मेलमिलाप आयोगले द्वन्द्वका घटनाको समाधान गर्ने तर गम्भीर अपराधमा भने दोषीलाई उम्कन नदिन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ शान्ति विसर्जनका लागि सरकारले अन्तिम गृह कार्य गरिरहेको छ सत्य निरूपण तथा मेलमिलाप आयोगले द्वन्द्वका घटना मेलमिलाप गर्छ उहाँले भन्नु भयो यसो भन्दैमा गम्भीर अपराधमा दोषीलाई छोडिँदैन कानून बमोजिम कारवाही हुन्छ गौतमले कानून हातमा लिएर माफियाहरू लागेको भन्दै सरकार गम्भीर रहेको बताउनु भएको छ गुण्डागर्दी नियन्त्रणमा प्रभावकारी कार्य भएको गौतमले दावी गर्नुभयो एकीकृत नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराईले संविधानसभा उपनिर्वाचनको परिणाम पार्टीभित्रकै अन्तर्द्वन्दको उपज भएको बताउनु भएको छ जनकपुरमा आज क्रान्तिकारी पत्रकार संघले गरेको पत्रकार सम्मेलनमा भट्टराईले बेलैमा अन्तर्द्वन्द व्यवस्थापन हुन नसक्दा उपनिर्वाचनमा पार्टीको अवस्था सुधार हुन नसकेको बताउनु भएको छ गएको असार आठ गते उपनिर्वाचन भएको चारवटा क्षेत्रमा एकीकृत नेकपा माओवादीको पहिलेको निर्वाचनमा भन्दा मत घटेपछि भट्टराईको यस्तो प्रतिक्रिया आएको हो समयमा नै पार्टीको अन्तर्द्वन्द हल गरेर समावेशी लोकतन्त्र र संघीयता सहितको संविधान बनाउन नसके पार्टीप्रतिको आकर्षण घट्ने उहाँको टिप्पणी छ भट्टराईले पार्टीभित्र देखिएको अन्तर्द्वन्द व्यक्तिगत नभई वैचारिक भएको प्रश्न पार्नु भएको छ समान विचार भएका कम्युनिष्ट नेताहरूलाई एकत्रित गरेर नयाँ शक्ति बनाउनु पर्ने आवश्यकता और्याउनु भएको छ भट्टराईले निर्धारित समय आगामी आठ माघ आठ गतेभित्रै संविधान निर्माण हुने दावी पनि गर्नु भएको छ उहाँले कृषि ऊर्जा पर्यटन ठूला सडक शिक्षालाई केन्द्रित गरी आगामी बजेट ल्याउनु पर्ने विचार राख्नुभयो इराकी सरकारलाई सघाउन अमेरिकी सेनाको एक टुर्की इराक पुगेको छ अमेरिकी रक्षा मन्त्रालयले पहिलो खेपमा एक सय पचास अमेरिकी सेना इराक पुगेको जनाएको छ अमेरिकाले तीन सय सेना पठाउने निर्णय गरेको थियो ती अमेरिकी सेनाहरूले सुन्नी विद्रोही आइएसआइएस विरुद्धको कारवाहीमा इराकी सेनालाई सहयोग गर्ने बताएको छ फाँसी दिएका पूर्व इराकी राष्ट्रपति सद्दाम हुसेन समर्थित विद्रोहीहरूले इराकको धेरैजसो सहर आफ्नो कब्जामा लिइसकेको जनाएका छन् र विश्वकप फुटबल अन्तर्गत आज राति पनि चारवटा खेल हुँदैछ राति पाउने दस बजेपछि एकै समयमा हुने खेलमा अर्जेन्टिनाले नाइजेरियाको सामना गर्दा अर्को खेलमा इरान र बोस्निया भिड्नेछन् आजको खेलमा नाइजेरियाले अर्जेन्टिनालाई पराजित गरे प्री क्वार्टरमा प्रवेश गर्नेछ भने इरानले बोस्नियालाई पराजित गरे इरान प्री क्वार्टरमा पुग्नेछ यदि नाइजेरिया अर्जेन्टिनासँग हारे र बोस्नियाले इरानलाई पराजित गरे पनि नाइजेरिया अन्तिम सोह्रमा पुग्नेछ अर्जेन्टिना यो समूहबाट अन्तिम सोह्रमा पुगिसकेको छ त्यस्तै राति पाउने एक बजे हुने खेलमा स्विजरल्यान्ड र हन्डुरस अभ्यास भिड्दा पाउने दुई बजे फ्रान्स र इक्वेडर आम्ने सामने हुनेछन् आजको खेलमा इक्वेडरले यस अघि नै प्री क्वार्टरमा प्रवेश गरिसकेको फ्रान्सलाई हराउँदै यस समूहबाट अन्तिम सोह्रमा पुग्ने प्रयास गर्नेछ सोही समूहमा स्विजरल्याण्डको पनि समान तीन अङ्क भएकाले इक्वेडर र स्विजरल्याण्ड गर या मर्को अवस्थामा रहनेछन् इक्वेडर फ्रान्ससँग पराजित भए र स्विजरल्याण्डले होन्डुरन्सलाई पराजित गर्न सके स्विजरल्याण्डले प्री क्वार्टरमा स्थान बनाउनेछ हौस् त प्रहन्न चार बजेको अर्पण खबर सकियो अनिता अर्याल बिदा भए नमस्कार यस अर्पण खबरको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिन द्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस भजनका लागि सुनो हजुर अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ TV deep fridge washing machine